हजुर नमस्कार नमस्कार अनि लोको साङ्गीतिक अभिवादन कार्यक्रममा लहरी सुनेर बस्नुभएका सम्पूर्ण लोक पारकी मित्रहरू रेडियो गुल्मे एकानब्बे दशमलव दुई मेगाहरू सँगसँगै देशका विभिन्न जिल्लाहरू र इन्टरनेट अनलाइनमा W W W dot Gulmi today dot com र डब्लु डब्लु डब्लु डट हाम्रो गुल्मे न्युज डट कम मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ र कार्यक्रम लोक लहरीमा रहेर हामी छुट्टा छुट्टै प्रस्तुतिहरूमा उपस्थित हुने गर्छौँ हरेक दिन दिउँसो दुई बजेको गुल्मी समाचार पछाडि तिन बजीसम्म विशेष गरी पुरानालाई सम्मान नयाँलाई प्रोत्साहन गर्छौँ अतिथि कलाकारहरूसँग कुराकानी गर्छौँ त कहिले प्रश्न उत्तर खेल खेल्छौँ त कहिले तपाईँलाई で त कहिले तपाईँकै मन सुने आवाजहरू बजाउने गर्छौँ यसरी तपाईँको साथमा रहने गर्छौँ यो बिचमा आज हाम्रो स्टुडियोमा एकजना अतिथि कलाकार निम्ताएका छौँ हाम्रो स्टुडियोमा एकजना अतिथि हुनुहुन्छ उहाँका गीतहरू यहाँभन्दा पहिला पनि तपाईँलाई धेरै अगाडि सुनिसक्नु भएको छ र उहाँका धेरै गीतहरू बजारमा पनि आइसकेका छन् बटौलीमा निर्मायालाई बसाले भाषा यो गीत पनि उहाँले गाउनु भएको छ त्यस्तै गरी अन्य धेरै गीतहरू र पछिल्लो समयमा गुल्मीकै एउटा चिनारी निकाल्नु भएको छ र त्यस सम्बन्धी विविध कुरा कुराकानी र उहाँको साङ्गीतिक जीवनयात्राको बारेमा कुराकानी गर्नेछौँ र हाम्रो स्टुडियोमा को हुनुहुन्छ त अब तपाईँले अन्दाज गरिसक्नुभयो होला धेरै तपाईँलाई पर्खाउन चाहिँ हाम्रो स्टुडियोमा लोक गायक बाबुराम पन्थी हुनुहुन्छ बाबुरामजी यहाँलाई स्वागत छ कार्यक्रम लोकलहरीमा धन्यवाद आराम हुनुहुन्छ हजुर ठिकै छ जेउसक आज तपाईँसँग कुराकानी गर्न पाउँदा हामीलाई पनि धेरै खुसी लाग्यो बाबुरामजी र अब कुराकानी गरौँ साङ्गीतिक यात्रातर्फ कहिलेबाट सुरु गर्नुभयो यो साङ्गीतिक यात्रालाई सर्वप्रथम त रेडियो गुल्मीमा कार्यक्रम लोकलहरी सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोता महानुभावहरूमा म लोकगायक बाबुराम पन्थीको तर्फदेखि हार्दिक नमस्कार टक्राउन चाहन्छु मेरो साङ्गीतिक यात्रा त अब अनौपचारिक रूपमा त धेरै पहिलेदेखि सुरु भयो होला अब गुल्मीको उत्पादन हो हामी तर चाहिँ औपचारिक रूपमा दुई हजार साठी सालदेखि गीत रेकर्डिङतिर लागेको हजुर जे साठी सालबाट अहिलेसम्म यो एक दशकसम्म लोक सङ्गीत क्षेत्रमै हुनुहुन्छ के के अनुभव पाउनुभयो कस्तो हुँदो रहेछ अनुभवको कुरा गर्नुपर्दा सुरु सुरुमा केही गाह्रो पनि भयो एउटा इनिसियल पिरियड भएर होला अब त्यो सङ्घर्षको चरणमा सङ्घर्षकै चरणमा हो नि त हजुर त्यसपछि गीत गर्ने क्रममा बिचमा अलिकति फेरि म अलिकति मैले मेरो निरन्तरता दिन सकिनँ अलिकति मेरो आफ्नै समस्याले गर्दा त्यसपछि फेरि अहिले आएर हामीले मेरो भाइ रामचन्द्र चन्द्र मैले एउटा हाम्रो गुल्मीकै एउटा पहिचान बोकेको गुल्मी हो नाम गुल्मेलीको सान भन्ने गीत लिएर बजारमा आएका छौँ अब फेरि यो लोक सङ्गीतलाई फेरि चाहिने अनवरत रूपमा निरन्तरता दिने चाहिँ प्रयासमा छु र पछिल्लो क्रममा बजारमा आएको यो गीत सङ्ग्रह एकदमै राम्रो पनि छ आफैमा एउटा संस्कृति झल्कने खालको र हरेक तरिकाले पनि महत्त्वपूर्ण गीत हो होइन गुल्मी हो नाम गुल्मेलीको सान रुरु र रेसुङ्गा हाम्रो पहिचान यो गीत बजारमा आएको छ र निकै राम्रो छ यसभन्दा अगाडिको कुराकानी गर्दा तपाईँका निकै पुराना गीतहरू छन् र ती गीतहरू पनि उत्तिकै चल्न सफल भए र यहाँको बाल्यकाल चाहिँ कसरी बित्यो बाल्यकाल त सामान्य गुल्मीमा जन्मियो गुल्मीको भन्ने गाविसमा हो म जन्मियो हजुर दुर्कोट बनाएर जन्मियो त्यहीँ पढियो त्यही स्कुलमा भनौँ दिपक मायामा बाट एसएलसी दिएर मालिका उच्च माध्यमिक विद्यालयबाट टेन प्लस टू पास गरेर मैले चाहिँ नि ब्याचलर बुटोलमा पढेँ मास्टर डिग्री काठमाडौँबाट गरेँ त्यस्तै सामान्य हो एउटा किसानको छोरा होइन सामान्य तरिकाले बित्यो भन्नुपर्छ त्यही त अलिकति चञ्चले स्वभाव थियो कि कस्तो थियो बाबुरामजी यहाँको स्वभाव चाहिँ अँ म चञ्चले त चञ्चले नै थिएँ जस्तो लाग्छ <laughs> किनभने सानैदेखि अब त्यही त हो नि अलिकति चञ्चल स्वभावकै थिएँ हजुर अनि यो बिचमा अहिले जति गीतमा गीत सङ्गीत क्षेत्रमा प्रवेश गर्न जति सजिलो छ होइन पहिला यो एक दशक अगाडि त अलिकति दुःखै थियो किनभने हरेक तरिकाले साथ दिनु अहिले पैसाको भरमा एउटा गीत निकालौँ भने पनि दुई चार दिनमा निस्किहाल्छ त्यति दुःख छैन सुरुमा चाहिँ प्रवेश गर्दा र अहिलेको यो माहौलमा तपाईँले कसरी लिनुहुन्छ यी दुई पक्षलाई अहिले सजिलो पनि छ र गाह्रो पनि छ त्यतिखेर पनि गाह्रो थियो अब अहिले जस्तो त्यतिखेर थिएन किनभने टेक्नोलोजी अलिकति माथि नै छ अब हामीले गायक गीतहरू सजिलैसँग युट्युबमा हेर्न पाइन्छ सुन्न पाइन्छ होइन मिडियामै अब यताउता गर्न नसके पनि एउटा युट्युब मार्फत सबैले अनलाइन मार्फत हेर्न सुन्न पाउनुहुन्छ यो अलिकति सजिलो पाटो भने धेरै अप्ठ्यारो पाटाहरू पनि छन् त्यस्तै हो अनि पछिल्लो क्रममा जुन गीती सङ्ग्रह बजारमा ल्याउनु भयो यो गुल्मी जिल्लाभरिलाई छोएको छ होइन सम्भवतः मलाई यो लाग्छ र धेरै साथीहरूले मन पराउनु छ आज दुई तिन दिन मात्रै भयो यो गीत बजारमा आएको अस्ति मात्रै रिलिज भयो र यो गीत चाहिँ तपाईँको शब्द हजुर यसमा मेरो शब्द छ हुन त मैले यो शब्द चयन कर्म पनि अब मलाई सहयोग पनि गर्नुभएको छ अब आदरणीय कृष्णचन्द दाईले त्यसपछि लालमणि भाइले मैले जो धेरै मान्छेबाट बुझेर होइन गुल्मीको प्रत्येक ठाउँको मलाई थाहा नहुनु पनि सक्थ्यो नि किनभने म सबै ठाउँमा गएको पनि छैन त्यस भएर चाहिँ यो अब अलिकति गाह्रो चाहिँ गाह्रो हुँदो रहेछ यस्तो चाहिँ नि यस्तो खालको गीत गर्नको लागि र रामचन्द्र चन्द भाइले प्रस्ताव गर्नुभयो र गराउँदा यस्तो खालको गीत भन्नु मैले पनि त्यस्तै कन्सेप्ट बनाएको थिएँ त्यसपछि चाहिँ हामी समग्रमा संयुक्त रूपमा गरौँ भनेर लाग्यो र के भन्न चाहन्छु भने जसले यो कार्यक्रम सुन्नुभएको भएको छ देश विदेशमा हुनुहुन्छ आदरणीय श्रोता महानुभावहरू विशेष गरी गुल्मेली भनौँ न त हाम्रो सबै श्रोताहरू हुनुहुन्छ अन्यथा होला तर पनि यो अलिकति आफ्नो भेगको लागि आफू जन्मिएको ठाउँको लागि आफू हुर्किएको गाउँको लागि के गरौँ भनेर हामी लागेका हौँ र रेकर्ड गरियो तर यसलाई यसको चाहिँ नि भिजुअलाइज गर्नको लागि हामीलाई अत्यन्तै गाह्रो भएको छ किनभने पहिला हामीले अरू गीत पनि आफ्नो तरिकाले गऱ्यौँ त्यो छुट्टै कुरा थियो तर यसमा चाहिँ गुल्मीको धेरै त्यस्तो सांस्कृतिक महत्त्व बोकेका ठाउँहरू राखिएको छ पर्यटकीय ठाउँहरू राखिएको छ यसमा धेरै कुराहरू छ त्यस कारणले गर्दा अलिकति यो खर्च अलिकति धेरै नै हुने भयो हामीले मात्रै सम्भव नहुने जस्तो पनि देखेका छौँ त्यस कारणले गर्दा आदरणीय श्रोताहरू तपाईँहरूले माया गरेर यसको लागि यसलाई चाहिँ संसारभरि चिनाउनको लागि तपाईँहरूले सहयोग गर्नुहोस् भनेर जाने अपेक्षा र अपिल पनि गर्न चाहन्छु त्यही त बाबुरामजी अब एउटा लोकदोरी आवाज हुन्थ्यो अथवा अन्य कुनै आवाजहरू हुन्थ्यो भने एक ठाउँ गएर भिजुअल गरौँ एकजना मोडेल एकजना नायक एकजना नायिका राखौँ भन्ने तरिकाले पनि गर्न सकिन्थ्यो खर्च छोटो हुन्थ्यो होइन अब लगभग गुल्मीका अधिकांश ठाउँहरू कुराहरू जति महत्त्वपूर्ण छन् रु रेसुङ्गा भइहाले त्यस्तै हाम्रो धुरकोटतिर होइन हजुर त्यस्तै धुरकोट छ हजुरको अब इस्माको कोट छ शिवालय दिब्रुङ छ सालिमे दह छ धेरै छ यसमा कङ्की देउरालीदेखि लिएर पुर्कोट दहदेखि लिएर धेरै कुराहरू राखिएको छ त्यस कारणले गर्दा मैले के भन्न चाहन्छु भने यसलाई हामीले अलिकति राम्रो अलिकति क्वालिटी दिन चाहन्छौँ र संसारभरि एउटा गुल्मी यस्तो छ भनेर हामी देखाउन चाहन्छौँ यो हाम्रो बाटोमा तपाईँहरूको पक्कै पनि साथ सहयोग रहने हुनेछ आर्थिक रूपमा नैतिक रूपमा पक्कै पनि तपाईँहरू सहयोग गर्नुहुनेछ र एउटा गुल्मीलाई चिनाउनको लागि मद्दत गर्नुहुनेछ भन्ने आशा र अपेक्षा पनि छ हजुर हामी पनि पक्कै यहाँबाट आशा गर्छौँ हामीले गर्न सक्ने अथवा मिडियाको तर्फबाट गर्ने सहयोग पनि रहँदै रह्यो र ज जसले हामीलाई बाहिरबाट सुन्दै हुनुहुन्छ इन्टरनेट अनलाइनबाट सुन्दै हुनुहुन्छ उहाँले पनि यो गीत एकपटक सुन्नुभयो भने अवश्य पनि गुल्मीलाई अथवा आफ्नो जिल्ला आफू जन्मेको माटोलाई माया गर्ने साथीहरूले पक्कै सहयोग गर्नुहुनेछ यो गीतलाई केही हदसम्म मैले पनि सहयोग गर्न सक्छु भनेर सोचेर अगाडि बढ्नुहुनेछ यति बेला भने सोही अलिकति गुल्मीको विशेष गरी संस्कृति धार्मिक पर्यटकीय क्षेत्रहरूले ओतप्रोत भएको गीत हामी सुन्छौँ भाइरमजी ए गीत भन्नुभएको होला गुल्मी यो नाम हुन्छ रिडीबाट सुरु हुन्छ गुल्मीको रूपरेखा रिरीबाट सुरु हुन्छ गुल्मीको रूपरेखा स्वर्ग जस्ता तमाम ठाउँ पर्न थाल्छन् देखा स्वर्ग जस्ता तमाम ठाउँ पर्न थाल्छन् देखा हो प्रकृतिले माया गरे गरेको यो चित्र दिल खोलेर भन्नै पर्छ गुल्मी छवि चित्र गुल्मी हो नाम घुमिलीको सान घुमी हो नाम हे सान रुरु र रे सुङ्ग हाम्रा पहिचान शिवालय दिबिरुङ हाम्रा पहिचान विचित्र गुफा हाम्रा पहिचान घुमी गुमी प्राणभन्दा प्यारो हाम्रो घुमी घुमी गुमी प्राणभन्दा प्यारो हाम्रो घुमी साँच्चीकै निकै सुमधुर छ बाबुरामजी आज सुने सुनिरहँ जस्तो लाग्छ र तपाईँको आवाजबाट सुने अब धेरै साथीहरूलाई यो गीत कस्तो रहेछ साँच्चीकै रेकर्डिङ भएर बजारमा आइसकेपछि भन्ने कौतलता लागेको होला हामी एकैछिन यो आवाज सँगसँगै रमाउँछौँ रेडीबाट सुरु हुन्छ गुल्मीको रूपरेखा रेडीबाट सुरु हुन्छ गुल्मीको रूपरेखा स्वर्ग जस्ता धेरै ठाउँ पर्न थाल्छन् देखा स्वर्ग जस्ता धेरै ठाउँ पर्न थाल्छन् देखा प्रकृतिले माया गरी कोरेको यो चित्र दिल खोलेर भन्नै पर्छ गुल्मी छवि चित्र गुल्मी हो नाम गुल्मीलेको सन गुल्मी हो बाट स्वर्गकै एक टुक्रा झरे जस्तो स्वर्गबाट स्वर्गकै एक टुक्रा झरे जस्तो हातैले खोपी फुल बुट्टा चिटिका पारे जस्तो हातैले खोपी फुल बुट्टा चिटिका पारे जस्तो हो प्रकृतिकै खानी हो गुल्मी भन्दा हुन्छ बेसा ए गुल्मीमा जन्मेका नेता हाँकेका छन् देश गुल्मी हो नाम गुल्मीले बिन्ती तीर्थालु छ रेडी मेला घुम्ने अनगिन्ती तीर्थालु छ रेडी मेला घुम्ने गण्डकीमा स्नान गर्दै साली सालिगारा चुम्ने गण्डकीमा स्नान गर्दै साली सालिगाराम चुम्ने को मैलो पखालेर तम्घासमा झरनी जाडो न त गर्मी स्वच्छ पानी न त जाडो न त गर्मी स्वच्छ पानी धान मकैको दो गहुँ उब्जनीको खानी धान मकैको दो गहुँ उब्जनीको खानी हो छ शिव गुल्मी घर हो भन्दाखेरि उचो हुन्छ शिर लोकसेवामा सफलताको चर्चा चारैतिर लोकसेवामा सफलताको चर्चा चारैतिर हो सेना पुलिस शिक्षकदेखि सबै कर्मचारी इमान्दार भई बोकेका छन् देशको जिम्मेवारी Smile, go, go पाटनलाई जोड्ने बाटो पुर्कोटबाटै गयो झोरपाटनलाई जोड्ने बाटो पुर्कोटबाटै गयो कुर्घाको स्वारा पर्यटकलाई होमस्टे नै भयो कुर्घाको स्वारा पर्यटकलाई होमस्टे नै भयो छ हामी संसारभरि अनेक जाति भाषा धर्म पेसा थरी थरी अनेक जाति भाषा धर्म पेसा थरी थरी हो झ्याउरे ख्याली सालै जोरा भाका सराएका हाम्रा रीति परम्परा छैन हराएका गुल्मी होलाम गुल्मेलीको सा र निकै सुमधुर आवाज सुनायौँ गुल्मे हो नाम गुल्मेलीको सान रुरु र रेसुङ्गा हाम्रो पहिचान देब्रुङ शिवालय हाम्रो पहिचान धेरै ठाउँ यो गीतले समेटेको छ अथवा धेरै क्षेत्र ठुलो क्षेत्र उघटेको छ र यो त भयो अडियो मात्रै यसको भिजुअल निर्माण हुने क्रममा छ र विभिन्न ठाउँमा पुग्नुपर्ने अथवा विभिन्न ठाउँको दृश्यहरू राख्नुपर्ने भिडियोमा कैद गर्नुपर्ने भएकोले पनि बाबुरामजीले अघि पनि उल्लेख गरिसक्नु भएको छ भिजुअललाई चाहिँ अलि समस्या पर्यो भन्दै हुनुहुन्छ पक्कै पनि हो आफ्नो जिल्लालाई माया माया गर्ने अथवा आफू जन्मेको ठाउँलाई माया गर्ने साथीहरूले केही हदसम्म पनि सहयोग गर्न सक्नुहुन्छ र इन्टरनेट अनलाइनमा जति पनि विदेशमा बसेर सुनिरहनु भएको छ उहाँहरूले र यो गीत तपाईँ सुनेर सिआरबिटी पिआरबिटीहरू डाउनलोड गरेर पनि सहयोग गर्न सक्नुहुन्छ बाबुरामजी अब हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ छौँ छोटो कुराकानी गरौँ र यो गीत बजारमा ल्याउनु भयो है धेरै गुलमेलीको मन जित्न सफल हुनुहोला हाम्रो शुभकामना रहँदै रह्यो के भन्न चाहनुहुन्छ यहाँले धन्यवाद महेशजी मलाई यतिखेरसम्म बोलेर साथ दिनुभयो अत्यन्तै अमूल्य समयको चाहिने बावजुद पनि हाम्रो एउटा गीतको बारेमा मेरो बारेमा बोल्ने मौका दिनुभयो म सम्पूर्ण गुल्मी रेडियो गुल्मी परिवारलाई पनि धन्यवाद दिन चाहन्छु तपाईँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र के भन्न चाहन्छु भने आदरणीय श्रोता महानुभावहरू जो देशमा हुनुहुन्छ र विदेशमा हुनुहुन्छ तपाईँहरूले पक्कै पनि यो गीतको चाहिने यसलाई भिजुअलाइज गर्नको लागि दृश्य निर्माण गर्नको लागि तपाईँहरूले सहयोग गर्नुहोस् भित्रैदेखि सहयोग गर्नुहोस् मनदेखि सहयोग गर्नुहोस् आर्थिक सहयोग गर्नुहोस् किनभने यो मौका सधैँ आउँदैन अब हामीले त एउटा बच्चा उत्पादन गरेका छौँ त्यसलाई अब पाल्ने पोस्ने त्यसलाई यताउता गर्ने सम्पूर्ण चाहिँ श्रोताहरूको जिम्मा हुन्छ त्यस कारणले गर्दा यो दृश्य निर्माण गर्नको लागि यहाँहरूको ठुलो भूमिका रहनेछ र हामीले यो गुल्मीलाई हाम्रो यो अत्यन्तै स्वर्ग जस्तो गुल्मीलाई सम्पूर्ण विश्वमा हामी चिनाउन चाहन्छौँ यसको चाहिँ यो पाइलामा यो कदममा यहाँहरूको पक्कै पनि सहयोग रहनेछ भन्ने आशा गर्न चाहन्छु पक्कै पनि बाबुरामजी यो रामचन्द्र चन्दको गीत मात्र होइन बाबुराम पन्थीको मात्र गीत होइन गुल्मीले र सम्पूर्ण जस जसले श्रोता बनेर सुन्दै हुनुहुन्छ चाहे अर्को खाँची जहाँ भए पनि गुल्मीलाई माया गर्ने अथवा जसरी सुन्दै हुनुहुन्छ सम्पूर्णको गीत हो त्यसैले पनि मलाई लाग्छ यो गीत सफल रहनेछ एउटा पहिलो पटक नै यो प्रयास थालिएको हुनुपर्छ गुल्मीमा सम्भवतः होइन निकै सुमधुर आवाज छ कति साथीहरूले कसरी बाबुरामजीलाई भेट्न सकिन्छ सल्लाह सुझाव दिनको लागि अथवा बाबुरामजीले के सहयोग गर्नुहुन्छ सहयोग लिन चाहने मान्छेहरूको लागि अथवा सहयोग गर्नुहुने मान्छेहरूले यहाँलाई चाहिँ कसरी भेट्ने बाबुरामजी हजुर यहाँहरूको सुझाव सल्लाह र मायाको खाँचो जहिले पनि हुन्छ हामीलाई र मेरो आफ्नै कुरो गर्नुपर्दा र यहाँहरूले मलाई प्रत्यक्ष फोन गरेर पनि यसो भन्न सक्नुहुनेछ र कतिपय अब नव आगन्तुक भनौँ न नयाँ कलाकार पनि हुनुहुन्छ होला गीत गाउन चाहने पनि हुनुहुन्छ होला र कतिपय अब सहयोगको अपेक्षा पनि गर्नुभएको छ होला हामीले जस्तै त्यस्तो छ भने हामीले हाम्रो चाहिने तह तब्काबाट अथवा हामीले गर्न सक्ने गरौँला र मेरो चाहिने सेल नम्बर अन्ठानब्बे एकचालिस अडसट्ठी चौवालिस तेत्तिस अन्ठानब्बे एकचालिस अडसट्ठी चौवालिस तेत्तिस nine eight four one six eight double four double थ्रीमा प्रत्यक्ष चाहिने कुराकानी पनि हामी गर्न सकिन्छ भनेर म जानकारी गराउन चाहन्छु पक्कै पनि बाबुरामजी यो गीतमा आज हुनुपर्ने के थियो त्यो सल्लाह सुझाव रहँदै रह्यो आज आगामी दिनहरूमा सुधार गर्नुपर्ने पक्षहरू तपाईँको राम्रो पक्षहरू नराम्रो पक्षहरू यस्ता कुराहरू श्रोताले दिनुहुनेछ आशा गरौँ हजुर त्यस्तै लाग्छ हुन त मैले पनि अब बटलीमा बसाली भाषा हुँदै लाने तङ्गास भनेर हाम्रै भेगको चाहिँ खोजे र अत्यन्तै मन पनि पार्नु भयो आदरणीय श्रोता महानुभावहरूले आदरणीय गुलिमवासीहरूले सबैले तर पनि अलिकति मायापीतिको थियो तर अलिकति बेग्लै किसिमको छ मायापीतिको नभएर सम्पूर्ण गुल्मीलाई एउटा चिनाउनको लागि गुल्मीको चिनारी यस्तो छ है भनेर देखाउनको लागि गुल्मी पर्यटक बिताउनको लागि यसको हात रहनेछ यसको देन हुनेछ भन्ने म चाहन्छु र आदरणीय फेरि पनि म एउटा एकचोटि रिक्वेस्ट गर्न चाहन्छु तपाईँहरू माया गर्नुभयो भने पक्कै पनि हामी गुल्मीलाई विश्व सामुन्ने एउटा चाहिँ नि एउटा राम्रो त्यस्तो स्थलको रूपमा हामी व्याख्या गर्न सक्नेछौँ भन्ने जस्तो लाग्छ पक्कै पनि सबैले माया गर्नुहुनेछ माया पाउनुहुनेछ र विभिन्न सङ्घ संस्थाहरूले पनि सहयोग गर्नुहुनेछ मलाई लाग्छ यो यदि सुनिसके पछाडि र बाबुरामजी स्टुडियोमा आउनुभयो आफ्ना कुराहरू राख्नुभयो अमूल्य समयको बावजुद पनि हामीलाई समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद हजुर यहाँलाई पनि धन्यवाद हस् हजुर यतिन्जेल हाम्रो स्टुडियोमा हुनुहुन्थ्यो लोकदोरी गायक बाबुराम पन्थी र उहाँसँग भलाकुसारी गऱ्यौँ आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रियाको साथसाथमा हामीलाई सम्झन सक्नुहुन्छ र यो गीतलाई सुनेर माया गर्नुहोला यो गीतलाई सिआरबिटी र पिआरबिटी डाउनलोड गर्नुहोला आफ्नो मातृभूमि जन्मभूमि गुलमेलीहरूले एउटा सहान गर्न सक्ने अथवा एउटा छुट्टै पहिचान बनाउन सक्ने एउटा पहिचान बोकेको गीत सङ्ग्रह पनि हो र यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु र प्रविधिबाट साथ दिने अजयलाई पनि विशेष धन्यवाद दिँदै आजको कार्यक्रम कार्यक्रममा लुकुलहरीबाट कार्यक्रम प्रस्तुत म तपाईँको मनको मान्छे महेश बोरा पनि बिदा हुन्छु तपाईँको बाँकी समय शुभ रहोस् नमस्ते शुभ दिन